मेरो काबरेको सागामा खुसी खोला पारी मेरो मामा घर मेरो काबरेको सागामा थाङ्का त राम्रो खाइ भएको भएको छैन वाइ भएको थाङ्का त राम्रो खाइ भएको भएको छैन वाइ भएको ठेकी त भित्र मै छ कि मन पराउने कोही छ कि ठेकी त भित्र मै छ कि मन पराउने कोही छ कि लासो लास द्यासै लासो लासो लासम्सै धेरै लासो आमाको दुध खाएको वाइ बता म छोरो आमाको दुध खाएको वाइ बता म छोरो किन हो चेल मैचाङ देखेर मन हुन्छ मेरो एको किन हो चेल मैचाङ देखेर मन हुन्छ मेरो एको लासो टाँसी दिले लासो लासो टाँसी दिले लासो सुब्बाको बासना क्या मिठो त्यही माथि पाते धुपी छ हो सुकुबाको बासना क्या मिठो हे माथि पाते धुपी छ मर्दको छोरो यो तामाङ एउटीलाई पाल्ने त खुबी छ मर्दको छोरो यो तामाङ एउटीलाई पाल्ने त खुबी छ ढोसी खोला पारी मेरो मामा घर मेरो काभ्रेको सागामा खुसी खोला पारी मेरो मामा घर मेरो काभ्रेको सागामा थाङ्का त राम्रो खाइ बागो बिभाको छैन वाइ बागो खाङ्का त राम्रो खाइ बागो बिभाको छैन वाइ बागो ठेकी त भित्र मै छ कि मन पराउने कोही छ कि ठेकी त भित्र मै छ कि मन पराउने कोही छ कि माङ्ग त राम्रो खाइ बागो भएको छैन वाइबाको बागो त राम्रो खाइ भएको छैन वाइबाको बागो त राम्रो खाइ बागो भएको छैन वाइ